नमस्कार उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सश्येन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ श्रुति सम्वेकको आजको श्रृङ्खलामा पनि हामी जीएस पौडेलको उपन्यास एक सरको मायाको वाचन लिएर आइपुगेका छौँ एक सरको मायाको वाचन हामीले गएको साता एघारौँ श्रृङ्खला सुन्यौँ एक सरको माया पुस्तकको कभर पृष्ठको अगाडि एउटा युवतीको तस्विर छ यो युवतीको बारेमा लेखकले लेख्नु भएको छ गुगलमा बसिरहँदा एक दिन मैले राउदा आतिफको फोटो देखेँ र पहिलोपटक देख्दा नै लाग्यो कि म उनको सुन्दरतालाई कथाको मालदिभियन पात्रको नायिकामा उतार्नेछु अझ अगाडि खोज्दै जाँदा थाहा लाग्यो कि उनी मालदिप्सको मोडलिङ क्षेत्रमा भर्खर उदाउन लागेकी एक मोडल रहेछन् जसलाई the girl with aqua blue eyes भनेर चिनिँदो रहेछ उनी भारतबाट प्रकाशित हुने चर्चित भोग म्यागजिनको कभर पेजमा समेत छापिएर लोकप्रिय भइसकेकी रहेछन् उनीप्रतिको मेरो आकर्षण तब एकाएक प्रेममा बदलियो जब मैले थाहा पाएँ कि मैले उनको फोटो हेर्दै गरेको त्यो समयभन्दा तिन महिना अघि अर्थात् विक्रमसम्म दुई हजार त्रिहत्तर चैत्र सोह्र गते उनले यो संसार छाडिसकेकी रहेछन् मोडलिङमा रुचि भए पनि बङ्गलादेशमा मेडिकल अध्ययन गरिरहेकी राउदा आतिफले आफ्नो होस्टलको कोठामा झुन्डिएर आत्महत्या गरेकी भन्ने थाहा पाउँदा म आश्चर्य र विस्मयमा परेको थिएँ उनको परिवार त्यसलाई आत्महत्या मान्न तयार भइरहेका थिएनन् एक सरको माया मेरो निजी जिन्दगी र दिमागको उपज हो राउदा आतिफको निजी जिन्दगीसँग यसको कुनै पनि सम्बन्ध छैन उनलाई श्रद्धाञ्जली स्वरूप मैले उनको नाम र सुन्दरतालाई एक सरको मायामा उतारेको छु यस उपन्यासको आवरण पृष्ठमा राखिएको तस्बिर राउदा आतिफको त्यही फोटो हो जुन फोटोमा मैले राउदा आतिफलाई पहिलोपटक देखेको थिएँ उपन्यासको नाम लेखेको फन्ट कलाकार राजन काफ्लेले कोरिदिनु भएको हो भन्ने समग्र आवरण डिजाइन बारेमा लेखकले लेख्नु भएको छ यसै पुस्तकको एघारौँ श्रृङ्खलासम्म हामी जाँदा गएको साता एउटा उपकथा जिडीले बताइरहेको कथा सकिएको छ र अब प्रसङ्ग अगाडि कसरी बढ्छ सुनौ एकसरको मायाको बाह्रौँ श्रृङ्खला पृष्ठ एक सय चौरानब्बेबाट जिडीले आफ्नो कथा दुई घन्टामा सकाए रातको एक बजिसकेछ उनको कथा सुनिरहँदा मैले त आफू मालदिप्समा छु भन्ने नै बिर्सिएछु अगाडि समुद्र देख्दा पो म झसङ्ग भएँ चौताराबाट उठेर जेटीतिर जाँदै गर्दा मैले जेडीलाई सोधेँ जडीजी अघिल्लो पटक उरामा भेट हुँदा हजुरले भान्जी पनि यतै छिन् भन्ने कुरा गर्दै हुनुहुन्थ्यो नि दिदीले त सात वर्ष अघि मात्रै बिहे गरेको कुरा आयो त तपाईँको कथामा उनले मुसुक्क हाँसेर भने उनी मेरो आफ्नै भान्जी होइनन् मैले अघि बताएँ नि गाजापुरका गोरे मितमामा हो उहाँको जेठी छोरी जुना दिदीकी छोरी हुन् ए त्यही त मैले सोच्दै थिएँ हजुरको आफ्नै भान्जी त्यति ठुली नहुनुपर्ने फेरि टर्मिनल पुग्नु अघि जेडीले भने लता आलोकजी आज मनको कुरा बाँडेर हलुङ्गो भयो भेट गर्दै गरौँला अवश्य हामी धिरागु बिल्डिङको अगाडिबाट छुट्यौँ उनी टर्मिनलतिर लागे म कोठातिर कोठा पुगेर म ओछानमा त पल्टिएँ तर निदाउन सकिनँ मनमा जेडीको कथा फनफनी घुमिरह्यो जिन्दगीका नयाँ नयाँ घुम्तीहरूमा नयाँ नयाँ रहस्यका पोकाहरू खोल्दै जाँदा रहेछन् एउटाको जिन्दगीको कथाभित्रको उपकथा अर्को कुनै जिन्दगीको मुख्य कथा आउँदो रहेछ जेडीका बाको कथाले मलाई छोयो म पनि भित्री मधेसकै हुँ जेडीका बाह्र फुलमायाको कथामा आएका केौरानी बेल्डिया कैलाश आश्रम सिखरौली घाट जस्ता परिवेशहरूले मलाई आफूतिर तान्दै गए दुबई गल्फुडमा जेरोल भेटिनु उनले आफ्नो जिन्दगीको दुखान्त प्रेम कथा बताउनु त्यही कथाको एक गौण पात्र जेडीसँग मालदिप्समा भेट हुनु उनले आफ्ना बाह्र फुलमायाको अन्तर्जातीय प्रेम कथा सुनाउनु यो कस्तो संयोग हो दुबईका कथाले मेरो मन छोयो दुई हजार बयालिस सालतिर बेल्डियामा एउटा मात्रै चिया पसल थियो अरे जुन मेरो मावली हजुरआमाले चलाउनुहुन्थ्यो यदि जिडीले भनेको कुरा साँचो हो भने उनका बाह्र फुलमायाले मेरै मावली हजुरआमाको चिया पसलमा त्यो दिन चिया र चना खाएका हुन् जिन्दगीभन्दा पनि रहस्यमय र शक्तिशाली त समय पो रहेछ अनेक घटना घटाउने र यो दुनियाँलाई नै आफ्नो चक्रमा फनफनी घुमाउने त समय पो हो क्यारे एउटा अनन्त चिज समय कुनै अटो रिप्लेमा घुमिरहेको डिभिडीको चक्का जस्तै घुमिरहन्छ सूक्ष्मभन्दा सूक्ष्म वस्तुदेखि लिएर सम्पूर्ण जीवन जगत पृथ्वी चन्द्रमा सौर्यमण्डल अझ भनौँ पुरै आकाशसँग नै यो समयको डिभिडीभित्र घुमिरहेका छन् समयको डिभिडी सायद यही विशाल ब्रह्माण्ड हुनुपर्छ यो ब्रह्माण्ड रूपी डिभिडीमा यावत चिज राखेर कसैले घुमाइरहेको छ जसरी विद्युतीय ऊर्जाको सहायतामा लेन्सले त्यो डिभिडी रिड गर्दै जान्छ सायद त्यो समय रूपी डिभिडीको एउटा सानो लेन्स जिन्दगी होला हामी समयको विशाल डिभिडीमा घुमिरहँदा जिन्दगी रूपी लेन्सको अगाडि पर्दा हाम्रो अस्तित्व देखिएको हुनुपर्छ जब हामी लेन्सको दायरामा पर्दैनौँ तब हाम्रो अस्तित्व पनि देखिँदैन सायद त्यसैलाई हामी मृत्यु भनेर बुझ्छौँ मालदिप्स पुगेको पनि चार महिना लागिसकेको थियो म सपना देख्दा देख्दै झस्केर निन्द्राबाट बिउजेँ घडीले बिहानको पाँच बजाएको रहेछ सपनामा राउदा र मेरो बिहे भएको थियो म राउदालाई लिएर घर गएको रहेछु काका काकीले यो केटी हामीलाई स्वीकार्य छैन भनेर घरभित्र पस्नै दिनु भएन राउदा रुँदै घरको तगारोबाट मलाई हात हल्लाउँदै निस्के म राउदा राउदा भन्दै बोलाउँदै थिएँ तर ऊ फर्किन मेरा खोट्टै लागेनन् उसलाई कुद्दै गएर समाउन सकिनँ राउदा चन्द्रसेन चोकतिर गई म राउदा राउदा भन्दै चिच्याउन थालेँ चिच्याउँदा चिच्याउँदै म एक्कासी बिउजेँ अचम्म अचानक कस्तो सपना देखेँ कस्तो खल्लो महसुस भयो आखिर सपना पनि त अचेतन मनको प्रस्फुटन हो मैले साँच्चै राउदालाई बिहे गरेर लगेँ भने काका काकीले स्वीकार गर्नु होला त मनमा आशंका पलाउन थाल्यो सपनामा काका काकीले किन स्वीकार नगर्नु भएको होला राउदामा त्यस्तो के खोट देख्नुभयो उहाँहरूले राउदा त मभन्दा धेरै राम्री छ बरु म पो उसको लायक छैन राम्री बुहारी ल्यायो छोराले भनेर खुसी हुनुपर्ने होइन र एउटा सवाल त धर्मको थियो तर मलाई विश्वास थियो मेरा काका काकीको सोचाइ त्यति सङ्कुचित छैन भनेर धर्म र भगवान् सबै समान हुन्छन् उहाँहरूले यो कुरा बुझ्नुहुन्छ फेरि मेरो मनमा कुन त्यस्तो सुसुप्त भएले जरा गाड्यो होला त जसका कारणले मैले त्यस्तो सपना देखेँ फेरि सोचेँ सपनाहरू सबै कहाँ सार्थक हुन्छन् र सपनाको बारेमा सोच्दा सोच्दै मलाई सूर्योदय हेर्न मन लाग्यो मालदिप्सको समुद्रबाट सूर्य उदाएको हेर्ने इच्छा पहिलेबाट नै थियो तर बिहानको निन्द्रा प्यारो भएकाले अल्छीलाई अनुकूल मौका मिलेकै थिएन ठिक समयमा निन्द्रा खुलेछ अब सूर्योदय हेर्छु भन्ने लाग्यो अनि निलो ट्राउजर र सेतो टी सर्ट लगाएर म कोठाबाट बाहिरिएँ मालेको दक्षिणी किनारा हुँदै म पूर्व सुनामी टावरतिर लागेँ सूर्योदय हुन केही समय बाँकी नै थियो म मर्निङ वाकमा हिँडे झैँ सामान्य अवस्थाभन्दा केही छिटो छिटो हिँडिरहेको थिएँ सूर्यको अप्रत्यक्ष उज्यालो न्यून मात्रामा धरतीमा पोखिँदै थियो मर्निङ वाक गर्नेहरू भर्खर रिङ रोडमा निस्कँदै थिए सुनामी टावर सौम्य भएर समुद्रको अगाडि उभिएको थियो पूर्वमा पर समुद्रको क्षितिज सफा देखिएको थियो जहाँ नजानिदो गरी रातो लालीको एकदमै पातलो रङमा क्षितिज रङ्गिँदै थियो सुनामी टावर समुद्र सतहदेखि केही मिटर माथि सिमेन्टको गोलाकार डिपिसीको बीचमा स्टिलका एक सय आठवटा रडहरू ठड्याएर खडा गरिएको थियो त्यो खडा भएको स्टिलको रडको टावरलाई फेरि स्टिलको एउटा लामो रडले घुमाउँदै तलबाट माथि लगिएको थियो मानौ मोटो खम्बामा ठुलो शेषनागले घुम्दै घुम्दै माथि गए जस्तो म सुनामी टावरबाट निस्किएर थोरै पश्चिमतिर गएर पूर्व फर्किएर मसिनो झारो उम्रिएको सानो डिस्कोमा बसेँ लगभग एक सय मिटर अगाडि तिन तले सुनामी टावर छ मालेर एयरपोर्ट जोड्ने पुल बन्ने पक्का पक्की भएको थियो त्यो पुल एयरपोर्टको दक्षिणी किनारादेखि मालेको दक्षिण पूर्वी किनारामा जोडिनेवाला थियो नजिक त मालेको उत्तर पूर्वी किनारा पर्थ्यो तर इन्जिनियरले किन दक्षिण पूर्वी भागमा जोड्न खोजेका होलान् मेरो मनले सोच्यो अब चाँडै सुनामी टावर पनि भत्किनेछ हेर्दा हेर्दै मलाई त्यो कुनै पुलको पिलर जस्तो लाग्न थाल्यो मलाई त्यो सुनामी टावर केही समय अगाडि भूकम्पमा ढलेको हाम्रो धरहरा जस्तै लाग्यो तर तिन तले मात्रै मेरो मनले त्यो टावरलाई तिन तले धरहराको रूपमा प्रतिबिम्बित गर्यो मैले ती तिन तलालाई हिमाल पहाड र तराईका रूपमा लिएँ टावरका रङहरू नेपालको जातीय र भाषिक विविधताका रूपमा प्रतिबिम्बित भए नागबेली भएर घुम्दै माथि गएको मोटो रडलाई मैले मेरो देशको विविधताभित्रको एकताको सूत्रका रूपमा लिएँ साँच्चै त्यो सुनामी टावर मलाई धरारा जस्तै लाग्यो पूर्व समुद्रको क्षितिजबाट सूर्य जन्मिँदै थियो सारा क्षितिज लाल लाल भयो म डिस्कोमा बसिरहेको थिएँ सुदूरपूर्व क्षितिजबाट सूर्योदय भयो सूर्य र मेरो बिचमा तिन तले धरारा उभिएको थियो उत्तरतिरको क्षितिजमा देखिएको पातलो बादलको लेयरमा सूर्यको किरण टल्कियो मलाई हिमालय पर्वत श्रृङ्खलामा किरण परेर टल्किए जस्तो लाग्यो अनि आफू स्वयम्भूको थुम्कोमा बसे जस्तो हेर्दा हेर्दै आँखा अगाडि मेरो देश देखियो म रमाउन खोज्दै थिएँ एकाएक मन भावुक भएर आयो देश गाउँघर आफ्नो परिवेश र आफ्ना सम्झेर रुन मन लाग्यो मन थाम्न खोज्दै थिएँ आँसु त चुनै पो थालिसकेछ कस्तो पिन्चे भइएछ आँसु पुछेर आफैलाई गाली गरेँ त्यो दिनदेखि जब जब म सुनामी टावरको बाटो भएर हिँड्थेँ मलाई सुन्धाराको बाटो हिँडे जस्तो लाग्थ्यो अनि भत्किएको दररा फेरि उठे जस्तो मलाई जब गाउँघर र देशको याद आउँथ्यो तब म त्यही दरारामा जान थालेँ त्यहाँ पुगेपछि मेरो मनमा जन्मभूमि प्रतिबिम्बित हुन्थ्यो जसरी काका काकीमा आमा बुबा प्रतिबिम्बित हुन्थे जुन महिनाको पहिलो हप्ता थियो झरी नियमित जस्तो झर्न थालेको थियो राउदा पनि एक हप्ताका लागि कुनै आइल्यान्ड गएकी थिएँ म बाल्कोनीमा बसेर समुद्रमा परिरहेको सिमसिम पानी हेरिरहेको थिएँ बेलिङ्गली पनि सिमसिम पानीमा ओसिँदै थियो बेलिङ्गीतिर हेर्दै गर्दा मलाई अचानक अहमदको याद आयो अहमदसँगै रक्पो पनि याद आयो साँच्चै नै मेरो जिन्दगीमा राउदाको आगमनपछि अनि कोठामा खजनाको जगेडा हुन थालेपछि अहमदसँगको भेट पातलिँदै गएको थियो केटी पाएपछि साथी भुलिस मेरो मनले मलाई नै भन्यो मैले फोन उठाएर अहमदको नम्बर डायल गरेँ फोन उठाउने बित्तिकै हेलो हाई केही नभनी उसले सिधै भन्यो यति चाँडै सकियो र आलोक ओहो अहमद र मेरो भेट त केवल खजनाको जगेडाका लागि मात्रै पो हुन थालेछ एक त खजनाले मलाई एकल काटे बनाउँदै लगेको थियो त्यसमाथि बचेको समय पनि राउदासँगै च्याटिङ र डेटिङमा खपत हुन्थ्यो अहमदको कुराले मनमा गिल्टी फिल भयो मैले कुरा मिलाउँदै भने त्यसो नभन्न यार तेरो याद आएर पो फोन गरेको त ए तँलाई मेरो याद पनि आउँछ र मुला अफिसको काममा बिजी थिएँ कि कहाँ छस् भेटौँ न तेरो थोपडा हेर्न भए पनि आउनै पर्यो नि फोन राखेपछि मैले रक्बो सम्झेँ सम्झनामा चालिसे दाई पनि आएँ चालिसे दाईलाई अघिल्लो पटक पठाएको म्यासेजको कुनै जवाफ आएको थिएन सिन पनि भएको रहेनछ मैले फेरि अर्को म्यासेज लेखेँ तिमी साँच्चै बदलिएछौ दाई एकपटक पनि सम्झिएर हो एक घन्टापछि सी बिल्डिङ तल आएर अहमदले फोन गर्यो हामी स्कुटरमा चढेर सिमसिमे पानीको मजा लिँदै दक्षिणी रिङ रोड हुँदै पूर्व गयौँ मेरो मनको दररा पनि सिमसिम पानीमा रुजिरहेको थियो नेपालतिर पनि बर्खाको मौसम सुरु भयो तर साँच्चैको हाम्रो दरराले झरीको मजा लिन पाउने छैन सम्झिँदा पनि मन खिन्न भएर आयो दररासँगै भूकम्पमा लाखौँ घर डले पाल टाँगेर चौरीमा बसेकाहरूले बर्खा कसरी काट्लान् बर्खासँगै नेपालमा बाढी पनि आउँछ अनि हरेक बर्खामा जस्तै तराईलाई रुवाउँछ देशको राजनीति फोहोरको थुप्रोमा पुरिएको छ खै कसले बनाउला मेरो देश कसले लगाउला मलहम देशवासीको पीडामा सोच्दा सोच्दै मनमा देश दुखेर आयो रक्बोमा खजाना लुटिरहँदा अहमदले आफू चाँडै नै विवाह बन्धनमा बाँधिन लागेको कुरा बतायो ऊ पहिली प्रेमिकालाई नै विवाह गर्न लाग्दै रहेछ खुसी लाग्यो केही महिनाभित्रै विवाह गर्ने कुरा फिक्स भएछ जुनको तेस्रो हप्ताको एक साँझ झरी परिरहेको थियो रोजाको महिना सुरु भएकाले रेस्टुरेन्टहरू पनि साँझ खुलेर राति दुई तिन बजेसम्म चल्थे रोजाको महिनामा मालेको नाइट लाइफ सक्रिय हुँदो रहेछ साँझको इफ्तारपछि राति अबेरसम्म चारैतिर चहल पहल हुँदो रहेछ राउदा आइल्यान्डबाट फर्किएपछि पनि लगभग एक हप्ता जति हाम्रो भेट हुन सकेको थिएन म्यासेन्जरमा हल्का फुल्का कुरा पनि भइरहेकै थियो दुई हप्ता अघि एक दिन अहमदसँग आर्टिफिसियल बिचतिर जाँदा मैले त्यहाँ एउटा रेस्टुरेन्ट देखेको थिएँ त्यो रेस्टुरेन्ट आर्टिफिसियल बिचकै एउटा एकान्त कुनामा थियो राउदालाई मैले त्यति बेलासम्म कुनै रेस्टुरेन्टमा लिएर गएको थिएन त्यो दिन लानु पर्यो भन्ने लाग्यो अनि म्यासेन्जरमा उसलाई कल गरेँ तर फोन बिजी आयो एकैछिनपछि म्यासेन्जरमा उसैले फोन गरी मैले इफ्तारका लागि बोलाएँ उसले साँझ आफू व्यस्त हुने कुरा सुनाएर क्षमा मागे आइल्यान्डबाट फर्किएपछि राउदामा केही परिवर्तन आउन थालेको थियो राउदाले रेस्टुरेन्टमा आउन पाउँदिनँ भनेर खरो जवाफ दिँदा मेरो मनमा त्यसै शङ्का उपशङ्काहरू उब्जिन थाले त्यसै त खजानाको कारणले मेरो मनमा धेरै कुरा खेल्न थालेका थिए ससाना कुराहरूलाई लिएर पनि मेरो मनमा धेरै कुराहरू आउँथे त्यो दिनको राउदाको जवाफले त झन् मलाई धेरै बेर सोचमग्न नै बनायो उसमा आएको परिवर्तन सायद तिल बराबर हुँदो तर मनले पहाड बनाएर खोतल्न थाल्यो के के सोच आयो आयो सोच्दा सोच्दै राउदाको म्यासेज पनि आयो रेस्टुरेन्टको नाम के हो व्यर्थे के के सोचेछु मनोवादको बिचमा अचानक आएको त्यो म्यासेजले मनलाई तुरुन्तै फुरुङ्ग पारिदियो ब्लू थन्डर मैले जवाफ फर्काएँ एउटा प्रोजेक्ट आज सक्नै पर्ने भएकाले साह्रै बिजी छु काम छोडेर आउन सक्दिनँ काम सकिँदा अबेर हुनसक्छ रोजामा त दुई बजीसम्म पनि अबेर हुँदैन भयो तिम्रो मन भए पो उफ तिमी कुरा बुझेन आलोक मेरो काम छ कि रातभरि त काम गरिदिनु भयो तिमीलाई थाहा छ कति दिन भयो हाम्रो भेट नभएको ओके म आउँछु तर एक डेढ बज्न सक्छ ढिला गऱ्यो भन्न पाउँदैनौ नि मलाई समयको फिक्री छैन मैले जवाफ दिएँ रातको एक बजे म ब्लू थन्डर रेस्टुरेन्टमा पुगेँ साँझ पख थामिएको पानी फेरि सिमसिम पर्न थालेको थियो आधा घन्टासम्म कुर्दा पनि राउँदा आइन मनलाई फेरि अनेक सोचाइहरूले झकड्न थाले रातभरि कुराउने विचार हो तिम्रो मैले म्यासेन्जरमा लेखी पठाएँ दुई मिनटपछि जवाफ आयो सरी ढिला भयो म आउँदैछु आउँदैछु भनेको आधा घन्टासम्म पनि ऊ आइन बरु रेस्टुरेन्टको एउटी राम्री फिलिफिनो वेट्रेस मुस्कुराउँदै दोस्रो पटक मलाई आएँ एक घन्टा अगाडि राखेको मेनु मेरो अगाडिकै टेबलमा थियो उसले भने सर कसैको प्रतीक्षा गर्दै हुनुहुन्छ कस्तो जाने कि उसले मनको कुरो हो भने मैले उसले भने माफ गर्नुहोला सर दुई बज्यो अब लास्ट अर्डर लिने बेला भयो उसको कुराले म बन्दमा परेँ साँझ आठ बजीतिर खाना पाएको मेरो पेटले केही त माग्दै थियो तर राउदा आउने हो कि होइन शङ्का लागिरहेकै थियो तैपनि स्यान्डविच मगाउने विचार गरेँ स्यान्डविचमा के रेकमेन्ड गर्छौ वेट्रेसले मुस्कुराउँदै भने म हजुरलाई ब्लू थन्डर टुना पनि निको रेकमेन्ड गर्छु मलाई विश्वास छ हजुरले पक्कै मन पराउनुहुनेछ हुन्छ त्यसो भए त्यही अर्डर भयो बट फर टू उसको ओठमा प्रोफेसनल मुस्कान झुन्डिएकै थियो मैले फेरि भने पहिले एक कप हट चक्लेट एक कप हट चक्लेट सकेदासम्म पनि राउँदा आएन सभा दुई बजे फेरि त्यो वेट्रेस आएर भने किचन बन्द भयो सर अब त अर्डर टेबलमै ल्याउनुपर्छ रेस्टुरेन्टका टेबलहरू खाली हुँदै गइरहेका थिए डिनरपछि अक्सर त्यहाँका मान्छेहरू पानको पात्र सुपारी खाएर केही समय रेस्टुरेन्टमै बिताउँछन् केही टेबलमा मान्छेहरू आफ्नै तालमा गफिँदै थिए केही जगल्टीहरू पनि एउटा टेबलमा बसेका थिए मलाई राउदासँग धेरै नै रिस उठिरहेको थियो मनमनै उसलाई गाली गर्दै ओट्रेसलाई भने ठिकै छ ल्याऊ दुईवटा ब्लू थन्डर टुना टेबलमा आयो साथमा बिल पनि उसले हाँस्दै भने अब काउन्टर पनि बन्द गर्नुपर्छ सर मैले बिल इन क्यास नै पे गरेर वेट्रेसलाई हेर्दै भने किप द चेन्ज ऊ मुस्कुराई मैले फेरि भने चिसो आज अलिक धेरै नै छ एक कप कालो कफी थप्नु मिल्दैन मेरो टिप्स कफीको मूल्यभन्दा धेरै नै गरुङ्गो थियो ऊ कोसिस गर्छु भन्दै गई वेट्रेस गएपछि तातो ब्लू थन्डर टुनाको एक बाइट मुखमा के हालेको थिएँ अगाडि सेतो टी सर्टमा राउँदा आउँदै गरेको देखेँ गाली गर्नेवाला थिएँ तर उसलाई देख्ने बित्तिकै रिस नै गायब भयो मलाई आफ्नै रिससँग रिस उठ्यो राधाले छेउमा आइपुग्न साथ पनि सरी आलोक म अघि नै निस्केको थिएँ हेर न बाटोमा स्कुटर चिप्लेर सानो एक्सिडेन्ट भयो तिमीलाई चोट त लागेन उसलाई सोद्धै गर्दा उसको कुइनोमा लागेको सानो चोट देखियो खासै छैन कुइनो र छाती छेउतिरको रिप्समा हल्का चोट लागेको छ स्कुटरमा चिप्लिएपछि कपडा सबै हिलोमा भिज्यो अनि फेरि घर गएर चेन्ज गरेर आउँदा ढिला भयो भेरी सरी डियर हाय उसले डियर भनेर सम्बोधन गर्दा त मनै फुरुङ्ग भएर आयो रिस त कुन पातालमा गएर भाँसियो थाहै पाएन take a bite dear it's gonna be cold soon मैले पनि डियर थपेरै भने उसले आफ्नो अगाडिको थन्डर टुना पनिनीलाई हेर्दै सोधि के मगायो तिमीले मेरा लागि blue thunder tuna tuna yes oh sorry dear सायद मैले तिमीलाई भनेकै थिइनँ के I am vegetarian oh no you never told me before it's okay मलाई खासै भोक पनि छैन तिमीले नराम्रो मान्छौ भनेर मात्रै आए कि मैले सोधेँ रेस्टुरेन्टको किचन पनि बन्द भइसक्यो अब के गर्ने डन्ट वरी मैले भने नि मलाई भोक छैन ओके म टुनाको बाइट लिन थालेँ ऊ मलाई हेरिरहे मुखमा एक बाइट हालेर मैले भनेँ मालदिबियनहरूले माछा त खानुपर्ने हो तिमी त माछा पनि नखाने अचम्म उसले भने पहिले माछा खान्थेँ केही वर्षदेखि छोडिदिएँ खानै मन लाग्दैन हाम्रो गफ चलिरहँदा वेट्रेस कफी लिएर आई कफीलाई मेरो अगाडि टेबलमा राखेर ऊ मेरो आँखामा हेर्दै मुसुक्क हाँसेर गए राउदाले ईर्ष्यालु पारामा भने के हो खुब आँखा जुदाएर गई त त्यसले मैले हाँस्दै भने किन र जलन भयो तिमीलाई उसले चुरोट निकालेर सल्काउँदै भने छैन मसँग हुँदा उसले आफै चुरोट सल्काएको त्यो पहिलो पटक थियो मैले एउटा डायलग पेलेँ जलन नभएको भए के जलेर यो धुवाँ उडिरहेछ उसले हाँस्दै मलाई नै काउन्टर गरी डियर यो त धेरै पुरानो डायलग भएन र एकछिनपछि हामी रेस्टुरेन्टको पछाडिबाट समुद्रको किनारतिर लाग्यौँ निस्किने बेलामा मैले एकपटक पछाडि फर्केर हेरेँ त्यो वेट्रेस मलाई नै हेर्दै थिएँ उसले इसारामा मलाई राउदाले छोडेको टुना पनिनी टेक अवे गर्ने हो कि भनेर सोधी मैले पनि इसारामै नगर्ने भने ऊ मन्द मुस्कुराई मैले पनि उसको मुस्कानको जवाफमा मुस्कान नै फर्काएँ मेरो चर्ती कला राउदाले देखिहाली अनि थोरै नखरा गरे जस्तो गरेर उसले आफ्नो कुइनाले मलाई घोस्दै भने यति बस्न मन लागेको भए भनाइ म हलुवामा बालुवा भन्दिनँ मैले हाँस्दै प्रसङ्ग बोडेँ अघि चिप्लिँदा तिम्रो छातीको रिप्समा चोट लागेको भने होइन खै खै हेरौँ कत्रो चोट लागेछ कुरा फेर्न त खुब आउँछ नि तिमीलाई उसको नखरा जारी नै थियो म पनि के कम मलाई राम्रोसँग कपडा फेर्न त आउँदैन कसरी कुरा फेर्न जान्नु ल ल भयो यो टपिक बन्द गरौँ मैले जारी नै राखेँ साँच्चै मलाई तिम्रो रिप्सको चोट देखाउँदिनौ खुब हेर न लाज पनि नभएको साँच्चै भनेको मलाई त कस्तो चिन्ता लागेको छ मैले हिँड्दा हिँड्दै बिस्तारै उसको टी सर्टभित्र हात पुऱ्याएँ उसले थोरै आनन्द थोरै लाज र थोरै डर मिसिएको आवाजमा भने नगर न प्लिज म पुलकित हुँदै गएको थिएँ हामी थोरै अगाडि गएर सिमेन्टको बेन्चमा बस्यौँ मैले नजानिदो पाराले आफ्नो हातलाई फेरि उसको टी सर्टभित्र घुसाएर उसको मुलायम छालाको स्पर्श गर्दै बिस्तारै माथितिर लागेँ मेरो हात उसको नाभीभन्दा थोरै माथि पुगिसकेको थियो उसले पनि आफूलाई खुकुलो पार्दै लगेकी थिए मेरो हात माथि सर्दै थियो एक्कासी उसले मेरो हात च्याप्प समाति अनि मेरो ओठमा आफ्नो ओठ जोडेर गहिरो चुम्बन गरी म उसको चुम्बनको गहिरामा डुब्दै गएँ उसको दाहिने हत्केला मेरो देब्रे गालामा टाँसियो मेरो दुवै हात उसको पिठ्यौमा पुगे त्यो चुम्बन धेरै लामो समयसम्म टिक्यो मलाई त्यो चुम्बनको गहिराईबाट निस्कनै मन लागेको थिएन सायद उसलाई पनि त्यस्तै भएको हुनुपर्छ ऊ भरभराउँदो आगो भएर मेरो अन्तर्कुना तातो बनाउँदै थिए मलाई त्यो तातोले भित्रभित्रै पगाल्दै गयो अन्तमा उसको तापले पगालेर मेरो पुरुषत्व तप्प झरी छाड्यो हामी चुम्बनको गहिराईमा भने डुबिरहेकै थियौँ त्यसै बेला केही जगल केटाहरू रेस्टुरेन्टबाट निक्लिएर हल्ला गर्दै त्यतै पुगे तिनीहरूको हल्लाले हामीलाई गहिराईबाट एकैचोटि सतहमा ल्याइदियो स्ट्रिट लाइटको उज्यालोमा त्यति बेला राउदाको अनुहार संसारको सबैभन्दा भैँसालु देखेको थियो सुन्दर त उथी नै स्कुटर चिप्ले पनि राउदा र स्कुटर दुवै सकुशल थिए उसले एसबिआई बैङ्क अगाडि पार्क गरेको स्कुटर स्टार्ट गरे म उसको छेउमै उभिएको थिएँ उसले स्कुटरमा गियर बढाउनुभन्दा अघि एकपटक मेरो गालामा छोटो चुप्पा खाए र लजाउँदै गुड मर्निङ भनेर मुस्कुराउँदै स्कुटर दौडाए उसको स्कुटरको छेउमा तल एउटा बिरालो बसेको रहेछ स्कुटर गुडेपछि त्यसले म्याउ गर्दै मलाई हेऱ्यो सायद राउदाले मलाई दिएको चुम्बनसँग त्यसलाई ईर्ष्या लाग्यो होला मालदिप्समा कुकुर नै छैनन् नत्र तेरो म्याउको जवाफ म कुकुर बोलाएर दिने थिएँ मैले सानो आवाज निकालेर त्यो बिरालोलाई हप्काएँ त्यो बिरालोले कान ठाडो पारेर आँखामाथि उठाउँदै मलाई नै हेर्दै थियो सायद त्यसले कुकुर भनेको के हो कस्तो हुन्छ त्यो भनेर सोधिरहेको थियो मालदिप्समा कुकुर पाल्न पाइँदैन त्यो पनि एउटा अचम्मको कुरा हो तर किन होला मनमा खुल्दुली लागिरह्यो राउदा गएपछि मलाई एकछिन समस्या पर्यो मलाई आफ्नो स्कुटर पार्क गरेको ठाउँ नै याद भएन बल्ल तल्ल स्कुटर भेटाएँ कोठामा पुगेर म राउदाको चुम्बनलाई यादको सिरानी बनाउँदै बिस्तारामा कोल्टे फेरिरहेँ बिहान सूर्योदय हुने बेलामा मात्र मलाई निद्रा लाग्यो त्यो दिन बाह्र बजेसम्म निदाइएछ अफिस पनि गइएन श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको वाचन जीएस पौडेलको उपन्यास एक सरको मायाको वाचन हो यसको बाँकी अंश वाचन लिएर केही बेरमा आउनेछु उज्यालो सुन्दै गर्नुहोला कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ श्रुति सम्वेक तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा नब्बे मेगाहरूसँगै देशभरिका विभिन्न रेडियो स्टेसनबाट एकैसाथ सुनिरहनु भएको छ श्रुति सम्वेकमा हामी जिएस पौडेलको उपन्यास एक सरको मायाको वाचन सुनिरहेका छौँ यसको बाँकी अंश वाचन अब सुनौ एक दिन म नेपाली रेस्टुरेन्टमा लन्च गरेर जेटी नम्बर सातबाट स्कुटर घुमाएर अफिसतिर जाँदै थिएँ झरी थामिएकाले मौसम कञ्चन थियो झन्डा पार्क पुग्ने बेलामा पछाडिबाट एउटा ट्राफिक प्रहरी स्कुटरमा दगुर्दै आएर मेरो स्कुटरको समानान्तर भयो अनि उसले मतिर हेरेर स्कुटर साइड लगाउनु भन्यो मेरो सातो फुत्ला नै उड्यो डराउँदै स्कुटर साइडमा रोकेँ प्रहरी आफ्नो स्कुटरबाट ओर्लिएर मनिर आयो उसको हातमा एउटा कागजको प्याड पनि थियो उसले मेरो नजिकै आएर भन्यो लाइसेन्स देखाऊ मैले लाइसेन्स देखाएँ डिक्की खोलेर ट्याक्स तिरेको स्टिकर पनि देखाएँ वर्क पर्मिट कार्ड पनि देखाएँ त्यसपछि उसले ओके भन्ने भावमा मुन्टो हल्लाउँदै भन्यो okay but why is the back number plate broken ओहो म त झस्सँगै भएँ कति दिनदेखि फुटेको त्यो नम्बर प्लेट फेर्छु भन्दा भन्दै त्यत्तिकै भएको थियो ट्राफिकलाई त ढाँट्नै पर्यो सरी सर अघि भर्खरै कसैले तोडिदिएछ म तुरुन्तै नयाँ राख्छु उसले मैले फेरि पाल्न सुरु गरेको अरबीदारी मजाले हेरेर भन्यो okay but make sure that it will be change by today okay sir प्रहरी स्कुटर स्टार्ट गरेर गएपछि मैले राहतको सास फेरेँ अनि सिधै स्कुटर दौडाएर नम्बर प्लेट बनाउने ठाउँतिर लागेँ चालिसीले तँलाई कन्ट्याक्ट गरेको छ कि छैन रकबमा खजाना लुट्दै गर्दा अहमदले सोध्यो मैले जवाफ दिएँ छैन यार म्यासेजको जवाफ पनि आएको छैन उसले आफ्नो लामो घुम्रो कपालमा औँलाहरूको काइयो घुसाउँदै भन्यो त्यही त यार चालिसी नेपाल गएपछि यसरी चेन्ज होला भनेर मैले सोचेको पनि थिइनँ यस्तै हो यार सबैको आफ्नै जिन्दगी छ केही परिबन्धले घेऱ्यो होला अहमदले मेरो अनुहारमा हेरेर मुन्टो हल्लाउँदै सहमति जनायो म बोल्दै गएँ आज भेटिएका साथीलाई जिन्दगीभर बिर्सिने छैन जस्तो लाग्छ तर भोलि जब हामी नयाँ परिवेशमा घुल्न थाल्छौँ पुरानो परिवेशका पात्रहरू बिस्तारै धुमिल हुँदै जान्छन् जिन्दगीमा कति यस्ता साथीहरू भेटिए होलान् जो आज हाम्रो मानसपटलमा छैनन् भएका पनि एकदमै धुमिल भएर बसेका छन् कुनै समयमा तिनीहरू हाम्रो नजिकका साथी थिए होलान् त्यति बेला हामीलाई यो साथीलाई त म जिन्दगीभर भुल्न सक्दिनँ भन्ने लाग्थ्यो होला तर आज भोलियो समयसँगै हामी नयाँ ठाउँमा पुग्छौँ नयाँ माहौलमा घुल्छौँ नयाँ साथी बनाउँछौँ अनि पुरानो परिवेश र त्यहाँका धेरै पात्रहरूलाई भुल्दै जान्छौँ कुनै दिन स्कुलमा एउटै बेन्चमा बस्ने साथी सामान्य पर्दा नचिनिने अवस्था पनि सिर्जना हुन सक्छ चालिसे दाई हिजोसम्म हाम्रो निकट थिए आज उनको जिन्दगी नयाँ परिवेशमा छ नयाँ चुनौती र समस्याहरूसँग जुधिरहेका होलान् नयाँ उद्देश्य र योजना बनाएर लागि परेका होलान् उनले बिस्तारै हामीलाई भुल्दैछन् उनी सम्पर्कमै आयो भने पनि अब पहिलेको चालिसे हुन सक्दैनन् जुन चालिसे यो रक्बमा हामीसँगै बस्थ्यो कुनै दिन हामीले पनि यो रक्बोको साथ छोडेर अन्त कतै जानुपर्ने हुन्छ धेरै वर्षपछि तैँले मलाई पनि बिर्सिन सक्छस् अनि मैले तँलाई पनि म केही गम्भीर नै भयो क्यार अहमदले बिचमा कुरा काट्दै भन्यो हो हो सुल्फे बाबा तेरो महान बाणीले म धन्य भएँ मैले त चालिसैले नेपाल पुगेर एकपटक पनि सम्पर्क गरेन भनेर गुनासो मात्रै गरेको त त ओभरडोजमै गइस् नि मैले मुस्कुराउँदै भने बिल्कुल शिष्य यो तेरो गुरुदक्षिणाको प्रभाव हो म आफ्नो अरबीदारी मुसार्न थालेँ ऊ पनि उसको घुम्रो कपाल केलाउन थाल्यो बिना प्रसङ्ग मेरो मुखबाट फुत्कियो तैँले जुगाड चाहिँ कहाँबाट ल्याउँछस् मेरो प्रश्न सुनेर अहमदले एकपटक मेरो आँखामा हेऱ्यो अनि सहज तवरले भन्यो एकजना साथी छ उसैसँग लिन्छु खासमा त्यो मेरोभन्दा पनि चालिसेको साथी हो चालिसेसँग उसको राम्रो सम्बन्ध थियो एकपटक त्यो साथीलाई पुलिसले निगरानीमा राखेको थियो अरे उसको कारणले चालिसेलाई पनि पुलिसले सोधपुछ गरेछ त्यसपछि चालिसे उसँग त्यति भेट गर्दैन थियो त्यसरी म भेट्न थालेँ एकछिनपछि सँगै बसिरहेका हामी आफ्नो कल्पनाको आकाशमा एक्ला एक्लै उड्न थाल्यौँ जुलाईको पहिलो हप्तातिरको कुरा हो एक दिन म अफिसबाट फर्किँदै थिएँ पानी शीत जस्तै हलुकासँग झरिरहेको थियो बाटोमा आइजिएमएसको अगाडि जेडीलाई बेलिङ्गीतिर जाँदै गरेको देखेँ उनी हातमा प्लास्टिकको झोला बोकेर हिँडिरहेका थिए मैले नजिकै स्कुटर पुऱ्याएर उनलाई बोलाएँ उनी मलाई देखेर थोरै मुस्कुराए तर उनको अनुहारले बिरामीपनको स्पष्टीकरण दिइरहेको थियो उनी एउटा रुखमुनि उभिए स्कुटर पार्किङमा राखेर म उनी उभिएको ठाउँमा गएँ उनको नजिकै पुगेर मैले चुरोट सल्काउँदै सोधेँ जेडीजी के भयो सन्चो छैन र सोद्धै गर्दा मेरो आँखा उनले समातेको प्लास्टिकको झोलामा पुग्यो जहाँ केही औषधिहरू थिए जेडीले भने हजुर आलोकजी कामको प्रेसरले हो या निन्द्राको कमीले हो केही दिनदेखि मेरो धड्कन बढे जस्तो फिल भइरहेछ अनि डाक्टरले के भन्यो त यहाँ त नेपाली डाक्टरहरू पनि छन् नि होइन र र छन् तर मलाई त यहाँको डाक्टरले हेरेर डिप्रेसनको कारणले यस्तो भएको भन्यो डिप्रेसन हजुर तिन महिनाका लागि औषधि दिएको छ एक महिनापछि अस्पताल आउनु अनि ब्लड प्रेसर नियमित रूपमा चेक गरेर रेकर्ड राख्नु भन्दै थियो धेरै सोच्नुहुन्छ कि क्या हो जेडीजी मैले सोधेँ होला सायद दिमागमा धेरै कुरा खेलिरहन्छन् आलोकजी केही समयदेखि बाको स्वास्थ्य पनि ठिक छैन फोक्सोमा समस्या देखिएको छ आमाको हालत पनि त्यस्तै छ श्रीमतीलाई छोराकै स्याहार गर्दा ठिक्क यता आफ्नो काम पनि उस्तै खानेर सुत्ने टुङ्गो हुँदैन कहिलेकाहीँ त दिक्क लाग्छ आलोकजी काम नै छोडेर आजै घर गइजाउँ जस्तो हुन्छ तर के गर्नु घरको भित्ता पनि टाल्नु छ पापी पेट पनि पाल्नु छ देशमा पनि बेरोजगारी समस्या विकराल छ नेताहरू सबै आफ्नै स्वार्थमा चुर्लुममा डुबेका छन् युवा विदेश पलायन हुन बाध्य छन् हुन त हामीले पनि देशलाई केही दिनुपर्छ तर भोको पेटमा आउने अमिलो पानीले देश बुझ्दो रहेनछ सोध्छु त्यो स्वामीको चौतारो मेरै बाटो हेरिरहेको होला मलाई केही भयो भने मेरो भरोसामा बाँचेको परिवारमा के बित्ला अनि फेरि सोध्छु दिनौँ बाकसमा बन्द भएर फर्किने परदेशीहरू जस्तै कुनै दिन म पनि बाकसमा फर्किएँ भने कि मेरो परिवारसँगै मेरो देशको माटो पनि रुन्छ होला कि त्यो म हिँडेको बाटो र स्वामीको चौतारो पनि रुन्छ होला यस्तो कुरा नसोच्नु सिडीजी सबै परदेशीहरूको हालत उस्तै हो सबैका आफ्नै कथा हुन्छन् जिन्दगी भनेकै हो सोचेर हुनेवाला केही छैन बित्थामा आफ्नो स्वास्थ्य किन बिगार्ने त्यो त हो डाक्टरले पनि धेरै नसोच्नुहोस् भनेर सल्लाह दिएको छ तर के गर्ने यो सोच आफ्नो बसमा हुन्न रहेछ जेडीको कुरा सकिँदा नसकिँदै पानीका छिटा बढ्न थाले उनले बिदा माग्दै भने लता आलोकजी पानी दर्किन थाल्यो अहिले म जान्छु अनि फटाफट बिलिङली फेरि टर्मिनलतिर लागेँ मैले पनि चुरोटको ठुटोलाई कुल्छिएर निभाएँ चुरोट कुल्छिँदै गर्दा चालिसे दाइले माझदालाई भनेको एउटा डाइलग याद आयो ओठले चुम्नुसम्म चुमेर गोडाले कुल्चिदिन्छु खै प्रेम गर्दैछु या घृणा सत्र जुलाई शुक्रबारको रात ईद मुबारक भयो शुक्रबार त छुट्टी नै थियो शनिबार र आइतबार पनि ईदको छुट्टी भयो अहमद आफ्नो आइल्यान्ड गएको थियो राउदा पनि बिहिबार नै साथीहरूसँग माखुसी पब्लिक टुरिस्ट आइल्यान्डमा छुट्टी बिताउन गइसकेकी थिए दुई दिनको थप बिदामा के गर्ने होला भनेर सोच्दै थिएँ खजाना लुटेपछि राति अबेर राउदालाई म्यासेज गरेँ म पनि भोलि माखुसी आउँदैछु म्यासेज सिन भयो तर जवाफ आएन माखुसी जाने प्लान त बिहानै दिमागमा आएको थियो तर शुक्रबार माखुसी जाने डोनी नचल्दो रहेछ शनिबार बिहान उठेर नेटमा सर्च गरेर मैले कानी भिलेज लजमा फोनबाटै कोठा बुकिङ गरेँ बिएनबी एक सय दस डलर प्रति रातको प्याकेज रहेछ सानो ह्यान्डब्यागमा केही सामान लिएर म दिउँसो तिन बजे हिमालयको भिलिङली टर्मिनलबाट माखुसी जाने डोनीमा चढेँ करिब सवा घन्टापछि डोनी गुली पब्लिक आइल्यान्डमा पुगेर एकछिन रोकियो त्यहाँ केही यात्रुहरू उत्रिए त्यहाँबाट निस्केको बिस मिनटपछि मेरो गन्तव्य आयो माखुसी आइल्यान्ड मलाई लिन टर्मिनलमा नै लजबाट एकजना अद्वैंसी मान्छे आएका थिए उनको नाम हुसेन मोहम्मद रहेछ उनी मालदिवियन नै रहेछन् दुई तले स्कुल जस्तो लामो भवनसहितको जमिनलाई चारैतिरबाट कम्पाउन्ड गरिएको कानी लज राम्रो रहेछ कम्पाउन्डभित्र दायाँतिर भवन थियो जहाँ गेस्ट रुमहरू थिए बायाँतिर भने स्विमिङ पुल थियो विदेशी पर्यटकहरू त्यस्तो पब्लिक आइल्यान्डको गेस्ट हाउसमा पनि जाँदा रहेछन् मलाई लिन गएका व्यक्ति नै त्यो गेस्ट हाउसको म्यानेजर रहेछन् उनीसँग म चाँडै नै नजिकेँ सायद उनले देखाएको हस्पिटालिटीका कारणले कोठामा पुगेर फ्रेस हुनु अघि एउटा पातलो खजनालाई बाथरुममा पसेर लुटेँ अनि फोन निकालेर म्यासेन्जर हेरेँ एक घन्टा अघि नै राउदाको म्यासेज आएको रहेछ साँच्ची म डोनीमा समुद्रको मजा लुटिरहेको थिएँ थाहा नै पाएन छु उसलाई तुरन्त रिप्लाई गरेँ आइएम अलरेडी हियर इन कानी म फ्रेस भएर बाहिर निस्किँदा पानी पर्न थालिसकेको थियो झरी मन नपर्नेलाई त मालेको बर्खायाम झिँझो लाग्दो हुन्छ मलाई झरी मन पर्न थालेको थियो किनकि मेरी राउदा झरीको क्रेजी थिए लाग्यो राउदा पक्कै झरीमा कतै भिज्दै होली म रिसेप्सनबाट बाहिर निस्कन खोज्दै थिएँ हुसेनले भने सर बाहिर निस्कन लाग्नुभएको भने छाता लिएर जानुहोला रिसेप्सनको छेउमा गेस्टहरूका लागि थुप्रै छाताहरू राखिरहेका छन् म कलेजी रङको छाता उठाएर बाहिर निस्केँ रिसेप्सनको छेउमा उत्तर दक्षिण तेर्सिएको माखोसी आइल्यान्डको लम्बाइ करिब एक किलोमिटर र चौडाइ तिन सय मिटर जति रहेछ म लजबाट निस्केर पश्चिमतिरको किनारामा गएँ अनि किनारको बाटोबाट दक्षिणतिर हिँड्न थालेँ बायाँतिर लहरै ससाना स्थानीय घरहरू रहेछन् केही बेर हिँडेपछि माखुसी जेल देखियो सुनेको थिएँ त्यो जेलमा ठुला नेता र खतरनाक अपराधीहरूलाई थुनिन्छ मालदिप्सका पूर्व राष्ट्रपतिलाई पनि त्यही जेलमा राखिएको थियो अरे माखुसीदेखि लगभग एक किलोमिटर टाढा समुद्रको बीचमा एउटा सेतो बालुवाको थुप्रो देखियो एकछिन उभिएर त्यहाँको दृश्य पान गरेँ अनि म गएकै बाटो फर्किएँ साँझको समय झमझम पानी परिरहेको थियो फर्किँदा दायाँतिर घरहरू थिए भने बायाँतिर निलो समुद्र म धेरै रोमान्टिक भइरहेको थिएँ एक्कासी मनमा राउँदा आई फोन गर्नु पर्यो भनेर गोजी छामेँ मोबाइल त कोठामै छुटेछ जीएस पौडेलको उपन्यास एक सरको मायाको बाह्रौँ श्रृङ्खला वाचन हामीले आज पृष्ठ दुई सय एघारमा ल्याएर रोकेका छौँ तपाईँलाई यो उपन्यास कस्तो लागिरहेको छ हामीलाई प्रतिक्रिया दिनुहोला S H R U T I Shruti at UNN dot com dot NP हाम्रो इमेल ठेगाना रहेको छ अर्को साता जीएस पौडेलको उपन्यास एक सरको मायाको तेह्रौँ श्रृङ्खला वाचन लिएर आउनेछौँ तबसम्मका लागि प्राविधिक साथी सशेन्द्र गौतम र म अच्युत घिमिरी विदा हुन्छौँ नमस्कार शुभरात्री